विरोधमा विद्यार्थी संगठनहरूले भोलिका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ कार्की नियुक्तिको विरोधमा तेह्र विद्यार्थी संगठनले भोलिका लागि नेपाल बन्दको आह्वान गरेका थिए अनि रासब्यूको कार्यालयमा बसेको तेह्र विद्यार्थी संगठनको बैठकले बन्द फिर्ता लिने निर्णय गरेको नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष क्षितिज भण्डारीले जानकारी दिनुभयो कार्की नियुक्तिमा दलका प्रमुख नेताहरूले गल्ती महसुस गरेको र आम जनतालाई पर्न जाने असुविधा असुविधाप्रति मध्यनजर राख्दै बन्द फिर्ता लिएको विद्यार्थी संगठनहरूले जनाएका छन् कार्की विरूद्धको आन्दोलनको स्वरूप परिवर्तन गर्ने विद्यार्थीहरूको भनाई छ यस्तै विद्यार्थी संगठनहरूले अब स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा केन्द्रित हुने निर्णय पनि गरेका छन् त्रिभुवन विश्वविद्यालयले आउने जेठ तेइस गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने घोषणा गरेको छ सरकारले जेठ सात गते भित्र संविधान सभा चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ चुनावी एनमा रहेको विवाद हल गर्दै जेठको पहिलो साताभित्रै चुनावको मिति घोषणा गर्ने सरकारले तयारी गरेको हो हिजो भएको सर्वदलीय छलफलका आधारमा सरकारले मिति घोषणाको तयारी थालेको सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेलले जानकारी दिनुभयो दलहरूसँगको छलफलपछि सरकार निर्वाचन ऐनका कतिपय व्यवस्थामा रहेको विवाद मिलाउने प्रयासमा लागेको पौडेलले बताउनुभयो अध्यादेशमा राखिएका सातवटा नयाँ प्रावधानमध्ये धेरैजसो दलहरूबीच विवाद रहेको छ संविधान सभामा प्रतिनिधित्वका लागि न्यूनतम मतको संख्या अर्थात थ्रेस होल्ड फौजदारी अभियोग लागेकाले चुनाव लड्न नपाउने र सम्पत्ति विवरण बुझाउनु पर्ने विषयमा दलहरूबीच सहमति जुट्न नसकेको हो विवादित विषयमा छलफल गरेर दलहरूबीच सहमति जुटाउने प्रयासमा लागेको सरकारको भनाइ छ महत्वपूर्ण विषयमा टुङ्गो लागेपछि मात्रै मिति घोषणा गर्ने तयारी गरे पनि हिजोको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना भएपछि सरकार मितिको घोषणा गर्ने तयारीमा जुटेको हो मधेसी जनाधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गसदारले नवनियुक्त अख्तियार प्रमुख लोकमान सिंह कार्कीले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने दावी गर्नु भएको छ भ्रष्टाचार नियन्त्रणका लागि अग्रणी व्यक्ति भएको बताउँदै सुशासन कायम गर्न उहाँ सफल हुने गच्छदारले दावी गर्नुभयो रौतहटको सदरमुकाम गौरमा पत्रकारहरूसँग गच्छदारले विगत हेरेर वर्तमानसँग दाँच्न नमिल्ने भन्दै कार्कीलाई पहिला काम गर्न दिनुपर्नेमा जोड़ दिनुभयो उहाँले प्रमुख चार दलकै सिफारिशमा कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरिएकाले जारी विरोध कार्यक्रमको कुनै अर्थ नरहेको दावी गर्नुभयो कांग्रेस र एमाले प्रति लक्षित गर्दै उहाँले आँखा चिम्लेर हस्ताक्षर गर्ने अनि अरूमाथि दोष थोपर्ने काम नैतिकहीन भएको टिप्पणी समेत गर्नुभयो नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले उग्र वामपन्थी विचारले देशलाई पछाडि धकेलेको बताउनु भएको छ राजधानीको जोरपाटीमा भएको कार्यक्रममा महतले कम्युनिष्टहरूले माओ र मार्क्सको सिद्धान्त नेपालमा लागू गर्न खोज्नु मूर्खता भएको टिप्पणी गर्नुभयो लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय गलत भए पनि कार्कीका विषयमा अब अदालतले मात्र निर्णय गर्न सक्ने महतको तर्क छ कार्यक्रममा कांग्रेसका अर्का नेता केन्द्रीय सदस्य धनराज गुरूङले साझा पहिचान र सामर्थ्य सहितको संघीयता र संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र मात्र स्वीकार गर्न सकिने बताउनुभयो गृहमन्त्री माधव प्रसाद घिमिरेले सरकार माताहतका रहेका माताहतमा रहेका सम्पूर्ण कर्मचारीलाई राजनीतिक आस्थाभन्दा पर रही जनताको पक्षमा कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ गृहमन्त्री घिमिरेले चितवनका विभिन्न सरकारी कार्यालयको निरीक्षणका क्रममा कार्यालय प्रमुखहरूसँगको अन्तर्क्रियामा कर्मचारीलाई लामो विदामा नबस्न अनुरोध गर्दै जनताका गुनासा तत्काल सम्बोधन गर्ने गरी काम गर्न समेत आग्रह गर्नुभएको छ गुण्डागर्दी तथा अपराधलाई हतोत्साही गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनलाई उहाँ शाहले निर्देशन दिनुभयो वन सम्पदा संरक्षण गिटी बालुवा निर्यातमा हुने लापरवाही नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई उहाँले निर्देशन दिनुभयो महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागारको रूपमा रहेको जलेश्वर कारागारमा नक्कली नोटको कारोबार हुने गरेको खुलासा भएको छ जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वर कारागारबाट सुराकीका आधारमा नौ थान एक हजारका नक्कली नोट बरामद गरेपछि यो रहस्य खुलेको हो जिल्ला प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले सो कारागारमा विगत दुई वर्षदेखि कैदी जीवन बिताइरहेका महोत्तरी जिल्ला सोना माई चार बस्ने कैलाश चौधरीबाट ती नक्कली नोट बरामद गरेको बताइएको छ प्रहरी स्रोतले विगत दुई वर्षदेखि नै जलेश्वर कारागारमा नक्कली नोटको कारोबार भइरहेको दावी गरेको छ यता जेल प्रशासनले भने आफूहरूलाई यसबारे कुनै जानकारी नरहेको बताएको छ दस दिनदेखि आमरण अनसनमा बसेका सद्भावना पार्टीका दुई कार्यकर्ताको अवस्था नाजुक बनेपछि प्रहरीले जबरजस्ती उठाएर स्वास्थ्य स्वास्थ्य जाँचको लागि धरान लगेको छ सद्भावनाका कार्यकर्ताको विरोधका बीच उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो उनीहरू बोल्न समेत नसक्ने अवस्थामा रहेका छन् सद्भावनाका केन्द्रीय प्रवक्ता सन्तोष मेहता र सुनसरी जिल्ला उपाध्यक्ष देवराम यादव यिनीहरूमा अनसनमा बसेका थिए प्रहरीले उनीहरूलाई उठाउन खोज्दा सद्भावना कार्यकर्तासँग केही बेर झडप समेत भएको थियो दस दिनदेखि आमरण अनसनमा बसेका सद्भावना पार्टीका दुई कार्यकर्तालाई प्रहरीले उठाउन खोजेपछि झडप भएको हो अनसनकारीलाई प्रहरीले जबरजस्ती हटाउन खोजेको भन्दै सद्भावनाका कार्यकर्ताले प्रतिकार गरेका थिए तनहुको राईपुरमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा दुई हजार भन्दा बढ़ी नागरिकले सेवा लिएका छन् राज्यबाट नागरिकलाई प्रदान गरिने सेवा जनताको घर दैरोमै उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण फोटोसहितको मतदाता नावली संकलन निशुल्क स्वास्थ्य जाँच कृषि तथा पशु सम्बन्धी सेवा मालपोत सेवा अपाङ्गता परिचय पत्र वितरण ज्येष्ठ नागरिक उपचार लगायतका सेवा उपलब्ध गराइएको हो तीन दिनसम्म सञ्चालित शिविरमा नागरिकले सबै प्रकारको सुविधा लिएको प्रमुख जिल्ला अधिकारी शंकर प्रसाद खरेलले बताउनुभयो सर्वसाधारणलाई घर दैलोमै सरकारी सेवा दिने उद्देश्यले आजदेखि पाँच तरको प्रामुङ गाउँ विकास समितिमा एकीकृत घुम्ती शिविर शुरू भएको छ प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाको उपस्थितिमा शुरू भएको शिविरमा प्राङबुङ सिदिन र मेमेङका सर्वसाधारणलाई सेवा प्रदान गरिएको छ शिविरमा नागरिकतासँगै निर्वाचन कार्यालयको फोटोसहितको मतदाता नामावली अध्यावधिक महिला तथा बाल बालिका कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण तथा स्वास्थ्य कृषि र पशु सेवा कार्यालयका सेवा समेत उपलब्ध गराइने निरौलाले जानकारी दिनुभयो यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्लाका यासोक र दुर्दिम्बमा घुम्ती शिविर सम्पन्न गरिसकेको पाँचतरबाट सहकर्मी सरोज शर्माले जनाएका छन् बैतडीमा यस वर्ष गहुँ उत्पादनमा दस प्रतिशतले वृद्धि भएको छ सिजनमा पर्याप्त पानी भएको र उन्नत बिउ बिजनको प्रयोगका कारण गहुँ बाली उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालय बैतडीले जनाएको छ विगतको तुलनामा यसपालि गहुँ उत्पादन दस प्रतिशतले बढेपछि किसानहरू खुसी भएका छन् जिल्लाका केही ठाउँमा भने असिनाले गहुँ बाली नष्ट गरेको थियो असिनाले जिल्लाको पुर्चौडी तल्लिसवाड तल्लिसवराड क्षेत्रमा बढी प्रभाव पारेकाले त्यस क्षेत्रका किसानहरू भने चिन्तित भएका छन् आजदेखि मुलुकमै पहिलोपल्ट खोटाङमा गरीब घर परिवार पहिचानको काम शुरू भएको छ जिल्लामा बसोबास गर्ने पिछड़िएका तथा विपन्न घर परिवार पहिचान गर्दै राज्यको सेवा तथा सुविधा जनस्तरमा जनस्तरसम्म पुर्याउने उद्देश्यले जिल्लामा पहिलोपल्ट गरीब घर परिवार पहिचानको काम शुरू गरिएको हो जिल्लाका क्षेत्रवटै गाविसका गरीब घर परिवार पहिचानका लागि सम्पूर्ण तयारी पूरा भएको जीविस खोटाङका योजना अनुगमन तथा प्रशासकीय अधिकृत हरिप्रसाद गुरागाईले जानकारी दिनुभयो राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाणी नेटवर्क सुन्दै गर्नुहोला यसपालि संविधान अवश्य लेखिन्छ क्यामरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्ने हालेर लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभाग्य वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराह चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् पुनश सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको अन्डरग्राउन्डमा पनि शीघ्र खुल्दैछ अय्या बा अय्या मरिनी आमा एकपटक सोध्न सक्थिनस् मार्छु यसलाई आज बिहे गर्न लागेको भाइलाई किन कुर्ता हिआई हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापुतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल राष्ट्रिय खबरमा अब विदेशका खबर तालिबानी विद्रोहीको निरन्तर धम्कीका बावजुद पाकिस्तानमा आज संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ यसअघि सन् दुई हजार आठमा भएको संसदीय संसदीय निर्वाचनले निर्वाचित गरेको संसद लोकतान्त्रिक प्रणाली अपनाउँदै आफ्नो कार्यकाल सकिएपछि विघटन भइसकेको छ पाकिस्तानी संसदले तल्लो सदन नेशनल एसेम्ब्लीमा रहने कुल तीन सय बयालिस सदस्य मध्ये दुई सय बहत्तर सीटका लागि आज मतदान भइरहेको हो बाँकी सीटका लागि भने आरक्षित गरिएको छ जसमध्ये साठी सीट महिलाका लागि र दस सीट अल्पसंख्यकका लागि आरक्षित गरिएको छ विभिन्न दललाई प्रत्यक्ष चुनावबाट प्राप्त हुने सीटको अनुपातमा समानुपातिकका सत्तरी सीट बाँडफाँड गरिनेछ बहुमते पद्धति अपनाइने पाकिस्तानमा सरकार गठनका लागि कुनै पनि दललाई एक सय बहत्तर सीट हासिल गर्नुपर्ने अनिवार्यता रहेको छ सुरक्षा चुनौतीका बावजुद हुन भइरहेको निर्वाचनमा कम्तीमा साठी प्रतिशत भोट खस्ने अनुमान गरिएको छ यसैबीच पाकिस्तानमा निर्वाचन भइरहँदा विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रूपमा बम विस्फोटका घटना पनि बाहिर आएका छनृ चीनमा भारी वर्षापछि आएको बाढ़ीका कारण सिचुवान प्रान्तका अधिकांश घरहरू डुबानमा परेका छन् बाढ़ीका कारण सयौं मानिस प्रभावित भएको चिनिया संचार माध्यमहरूले जनाएका छन् लेसान नदीको बाढ़ी बस्तीमा पस्दा सयौं घरबार विहीन बनेका हुन् बाढ़ी प्रभावितहरूका लागि अस्थायी बसोबासको व्यवस्था गरिएको छ बाढ़ीले कैयौंलाई बेपत्ता पारेको छ भने ठाउँ ठाउँमा सवारी साधनहरू पुरिएका छन् बाढ़ीको बेगका कारण उद्धार कार्य कठिन बनेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छनृ अब खेलकुदका खबर ACC under nineteen elite cup क्रिकेटमा नेपाल चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ तेस्रो स्थानका लागि मलेसियासँग आज भएको खेलमा नेपाल छ विकेटले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको हो शुरूआतदेखि नै फितलो प्रदर्शन गरेको नेपालले जम्मा एक सय अठार रन मात्र जोड्न सकेको थियो क्वालालम्पुरमा आज भएको खेलमा नेपालले एक सय उन्नाइस रनको चुनौती प्रस्तुत गरेको थियो नेपालका लागि अमित श्रेष्ठले सर्वाधिक बत्तीस रनको योगदान दिए भने अन्य खेलाड़ीले राम्रो प्रदर्शन गर्न सकेनन् त्यस्तै जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले अडतिस दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै लक्ष्य भेट्टाएको आएको थियो मलेसियाका लागि अहमद ताजुद्दिन इस्लामले सर्वाधिक चौतिस रन चौतिस रन जोडेका थिए यस्तै आज भएको खेलमा बिज आज भएको खेलमा विजयी भएसँगै मलेसिया अन्डर नाइन्टिनको तेस्रो स्थानमा रहन सफल भएको छ लीगको उपाधि भने अफगानिस्तानले जितेको छ युएई विरूद्धको खेलमा अफगानिस्तानले दस विकेटले जित हात पार्दै ACC under nineteen elite cup क्रिकेटको उपाधि हात पारेको हो एएफसी प्रेसिडेन्ट कप फुटबलको छनौट खेलमा आज नेपालको थ्री स्टार क्लबले ताइवान पावर कम्पनीसँग प्रतिस्पर्धा गर्ने भएको छ अहिलेसम्म चार अङ्क सहित शीर्ष स्थानमा रहेको थ्री स्टारलाई फाइनलमा प्रवेश गर्न आजको खेल बराबरी गरे मात्रै पुग्नेछ तर पराजित भएमा भने आजै दिउँसो हुने पहिलो खेलको नतिजाले प्रभाव पार्नेछ अहिले केही बेरबाट हुने पहिलो खेलमा बंगलादेशको अभानी र इर्चिम क्लब भिड्नेछन् अभानीले दुई अङ्क जोडेको छ भने इर्चिमको एक अङ्क मात्रै छ र इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज दुईवटा खेल हुने भएको छ अपरान्न सभा चार बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्स र पुछारमा रहेको पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म बाह्र खेल खेलेको मुम्बई आठ खेलमा जित हात पार्दै सोह्र अङ्क जोडेको छ भने आजको खेल जिते शीर्ष स्थानमा रहने चेन्नई सुपर किङ्ससँग अङ्क दूरी कम गर्दै तेस्रो स्थानमा उक्लनेछ चेन्नईको बीस अङ्क रहेको छ त्यस्तै चालु सिजनमा खराब प्रदर्शन गरेको पुणे वारियर्स तेस्रो स्थानको खोजीमा हुनेछ यसैबीच बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा पाँचौं स्थानमा रहेको सनराइजर्स हैदराबाद र छैठौं स्थानमा रहेको किङ्स इलेभेन पञ्जाब बीच प्रतिस्पर्धा हुनेछ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक विद्यार्थी संगठनहरूले गरेको भोलिको नेपाल बन्द फिर्ता आउने जेठको पहिलो साताभित्र चुनावको मिति तोक्ने सरकारको तयारी नवनियुक्त अख्तियार प्रमुख कार्कीले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छधारको दावी जनताका पक्षमा काम गर्न कर्मचारीलाई मन्त्री घिमिरेको निर्देशन जलेश्वर कारागारमा नक्कली नोटको कारोबार हुने गरेको खुलासा तनहुको रायपुरमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट दुई हजार भन्दा बढ़ी नागरिक लाभान्वित पाकिस्तानमा आज मतदान जारी भारी वर्षापछि चीनमा आएको बाढ़ीका कारण सिचुवान प्रान्तका अधिकांश घरहरू डुबानमा र एसिसी अन्डर नाइन्टिन क्रिकेटको उपाधि अफगानिस्तानलाई नेपाल चौथो स्थानमा एएफसी प्रेसिडेन्ट कपको छनौट खेलमा नेपालको थ्री स्टारले ताइवान पावर कम्पनीसँग प्रतिस्पर्धा गर्दै हवस् त नेपाल बाढी नेटवर्कको दिउँसो तीन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र अर्जुन राउतलाई धन्यवाद दिँदै सरस्वती र धीरज विदा भयौं नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल नेपाली लोक संस्कृतिको जगे नगर्ने र गायन प्रतिभाको खोजी गर्ने हाम्रो सान यो हो कार्यक्रम लोक आँगन भयो हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचार पछि प्रत्यक्ष गायनको कार्यक्रम लोक आँगन मात्र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला पर्स हराएको सूचना नारायणगढबाट टाढीसम्म आउँदा अत्यन्तै महत्त्वपूर्ण कागजात बेलबुक लाइसेन्स नागरिकता भएको प्याजी कलरको ह्यान्डब्याग हराएको हुँदा भेटाउनु हुने महानुभावहरूले सम्बन्धित व्यक्तिलाई बुझाइदिनु हुन अनुरोध गर्दछौ साथै भेटाउनु हुने महानुभावलाई उचित पुरस्कारको पनि व्यवस्था गरिएको छ सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न चालिस सात सय चौध अन्ठानब्बे चार बाहन्न सत्र आठ सय उनासी अन्ठानब्बे चार पचास पैँचालिस चार सय एकाउन्न होइन कान्छा बिहान बिहान चिया पिउँदै पत्रिका पढ्दैछस् के छ ओ त्यस्तो ताजा खबर छ नि दाई एकदम ताजा खबर होइन के छ त्यस्तो ताजा खबर आकर्षक घडेरीहरू दुई लाख तिन लाख र पाँच लाखमा धमाधम बिक्री भइरहेको ताजा खबर छ नि दाई खै खै ल्या त ल्या म पनि हेरिहालौ टाँडी चोकबाट आठ सय मिटर सौराहा र झुवानी जाने मूल बाटोमा पर्ने रत्नगर चारमा अवस्थित आकर्षक घडेरीहरू रु दुई लाख तिन लाख र पाँच लाखमा धमाधम बिक्री भइरहेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क लक्ष्मण पौड्याल मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय एक्काइस सन्तानब्बे चार पचास छैसठी पाँच सय बाइस र अन्ठानब्बे चार त्रिपन्न चौवालिस तिन सय चौध ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न निश्चल एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो